उचित व्यवस्थापन गर्नको लागि जग्गा भाडामा लिएर दीर्घकालीन योजनाका साथ अगाडि बढेको बताउनुभयो त्यस्तै कार्यक्रममा बोल्दै गलकुत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले नगरपालिकाले फोहोर व्यवस्थापन गर्नको यो योजनाका साथ अगाडि बढिरहेको अवस्थामा नगरपालिकाको मात्र भूमिका नभई स्थानीयको समेत सहयोग आवश्यक पर्ने बताउनुभयो शर्माले फोहोर व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएको भन्दै देशका ठुला ठुला सहरहरूमा समेत फोहोरलाई मोहरमा परिणत गरिरहेको अवस्थामा गलकोतमा पनि कुहिनी र नकुहिने फोहोरलाई छुट्याएर यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो कार्यक्रममा गलकुट नगरमा गलकुट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्री हटिया बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारी हटिया बजार टोल सुधार समितिका समितिको तर्फबाट सुषमा श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो कार्य नगरपालिकाले फोहोर व्यवस्थापनको लागि गलकुट नगरपालिका वडा नम्बर तिनको बेसीमा वार्षिक दुई लाख जग्गा भाडा लिई व्यवस्थापन गर्न जनाएको छ फोहोरलाई व्यवस्थापन गर्नको लागि भोलिबाट नै कदेखि छसम्म समूह छुट्याएर कार्ड वितरण गर्न र ती समूहमा पर्नेलाई न्यूनतम पचासदेखि अधिकतम चार सय शुल्क निर्धारण गर्न समेत जनाएको छ कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष बिरजङ भण्डारीको अध्यक्षता तथा गलकुत नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बेकको सञ्चालनमा सम्पन्न भएको थियो गलकुत नगरपालिका वडा नम्बर दस पाण्डव खानी खोडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ गलकुट नगरपालिका वडा नम्बर दस पाण्डव खानीको समन्वयमा आज प्रभु बैङ्क लिमिटेड गलको शाखाले गलकुट नगरपालिका वडा नम्बर दस पाण्डव खानीको वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो गलकुत नगरपालिका वडा नम्बर दसको दसमा हिजो आज दलित बालबालिका अपाङ्गता भएका दलित वृद्ध वृद्ध एकल महिला विधवा र अन्य वृद्ध वृद्ध गरी एक सय चौसठी जनाले पन्ध्र लाख अन्ठाउन्न हजार पैँतिस वितरण गरिएको प्रभु बैङ्क लिमिटेड गलको शाखाका शिष्य बम मल्लले जानकारी दिनुभयो निवर्तमान गलको समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष तथा वर्तमान गलको समाज जापान केन्द्रीय समिति युवा संयोजक युवराज गौतम र गलको समाज जापान क्षेत्रीय समिति नायोगाका अध्यक्ष रामबहादुर थापाको पहलमा गलको समाज जापान क्षेत्रीय समिति नायोगाले चलाएको अभियानबाट संकलित रकम रु तीन लाख दस हजार आठ सय उन्चालिस रुपियाँ भैरव माध्यमिक विद्यालयका शिक्षक नन्दराम गौतम मार्फत गलकोट नगरपालिका वडा नम्बर नौ स्थित कालिका बाल विकास केन्द्रलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ सो बाल विकास केन्द्रमा अहिले तेह्रजना बालिका अध्ययनरत रहेका छन् उक्त बाल विकास केन्द्रमा सो रकम कोषको रूपमा राखिने र त्यसको ब्याज ब्याजबाट प्रत्येक वर्ष बाल विकास केन्द्रमा खर्च गरिने भएर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमले जानकारी दिनुभयो कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर नौका वडा अध्यक्ष तेजबहादुर थापाले विदेशी भूमिमा पसिना बगाई सहयोग गरेको रकमले सही ठाउँमा सही तरिकाले सहयोग प्रयोग गर्न आग्रह गर्नुभएको थियो त्यस्तै कार्यक्रमको अवसर अवसरमा कृष्णबहादुर विकले आफ्नो बुबा दलबहादुर विकको सम्झनामा दस हजारको अक्षय कोष स्थापना गर्नुभएको छ कार्यक्रममा भैरव माध्यमिक विद्यालयका प्रधाध्यापक सक्रम सक्रम शक्रपाणी शर्मा गलकुट नगरपालिका वडा नम्बर नौका वडा सदस्य तिलकुमारी विक सुविधार तिलक बहादुर केसी समाजसेवी बसन्त बहादुर केसी लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो कार्यक्रम भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता बाल विकास केन्द्रका शिक्षक शिक्षिका सावित्र गौतमको स्वागत तथा भैरव माध्यमिक विद्यालयका शिक्षक नन्दराज गौतम नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो अट्री गोत्रीय गौतम कुल पूजा व्यवस्थापन समिति गलकुट नगरपालिका वडा नम्बर नौको बैठक सम्पन्न भएको छ बैठकले आगामी पुष पन्ध्र गते गरिने कुल पूजा स्थगित गर्ने निर्णय गरेको छ हरेक तीन वर्षमा मङ्सिर पूर्णिमा तिथिको अवसरमा गर्दै आइरहेको कुल पूजा यस वर्ष कोरोना संक्रमण फैलिरहेकोले कोरोना र यसको जोखिम न्यूनीकरण गर्नको लागि यस वर्ष स्थगित गर्न र समय अनुकूल रहेमा आगामी दुई साल मङ्सिर पूर्णिमा तिथिमा गर्ने निर्णय गरेको अट्री गोत्रीय गौतम गोकुल पूजा व्यवस्थापन समितिका अध्यक्ष समितिका सदस्य टङ्क केसीले जानकारी दिनुभयो सय बगाले थापा समाज गलकुत नगरपालिका वडा नम्बर सात मल्मको बैठक सम्पन्न भएको छ बैठकमा यही पौषमा हुन लागिरहेको कुल पूजामा कोरोनाका कारण देश तथा विदेशका विभिन्न स्थानमा छरिएर रहेका सात सय बगाले थापाका सदस्यहरूले सहभागिता नबनाउने र पूजा कार्य समितिको उपस्थितिमा गर्ने निर्णय भएको छ त्यस्तै पुत्र बढाई विवाह भाव रक भाकलहरूको पूजा दुई हजार असीमा गर्ने निर्णय भएको छ कुल पूजाको अवसरमा तीस वर्षको आयुमा नै कृषि क्षेत्रबाट विद्या वारिधि गर्न सफल रेशम थापाले अभिनन्दन गर्ने अमरसिंह पदमार्गमा रु दुई लाख बराबरको रेलिङ निर्माण गर्नुहुने कृष्णबहादुर थापा एक लाख बराबरको पदमार्ग र रेलिङ निर्माण गर्नुहुने भूपेन्द्र बहादुर थापा दुई लाख तिस हजार बराबरको रेलिङ निर्माण गर्ने बहादुर थापा रु तिन लाख पाँच हजार नौ सय थप गरी पाँच लाख पचपन्न पचपन्न हजार पाँच सय रुपियाँको कोषको स्थापना गर्ने इन्द्रबहादुर थापाले सम्मान गर्ने निर्णय भएको छ त्यस्तै समाजका पुजारी तथा सल्लाहकार सोमबहादुर थापाको निधनप्रति शोक प्रस्ताव पारित गरिएको सात सय बगाले थापा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 काम गर्ने कर्मचारी रहेको उहाँको भनाइ छ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलले बागलुङको ढोरपातनमा निर्माण हुने उत्तर गङ्गा जलाशयुक्त विद्युत आयोजना प्रक्रियामै रहेको बताउनु भएको छ बागलुङको बडीगात गाउँपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरकारवालासँग भएको अन्तर्क्रिया कार्यक्रममा उपाध्यक्ष कडेलले उत्तर नदीको बहाव नै परिवर्तन गर्नुपर्ने भएकोले केही समस्या आएको तर निर्माण हुनेमा विश्वस्त हुन स्थानीयले आग्रह गर्नुभएको छ एक फरक प्रसङ्गमा स्थानीय सरकारलाई सरकारहरू शक्ति सम्पन्न भएको भन्दै योजना आयोगकै भूमिका खुम्चिएको टिप्पणी गर्नुभएको छ पन्ध्र योजना अन्तर्गत निर्माण भएको बजेटमा दुई वर्ष दुई खर्ब घटाउनु परेको बताउँदै कण्डेलले कोभिडले विश्व आक्रान्त भएको भएकोले सबै एकजुट भएर जोड्नुपर्ने बताउनु भएको छ कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भूषा विष्णु प्रसाद भूषालले मध्यपाती लोकमार्ग साल जयन्ती सडक उत्तरगङ्गा युक्त विद्युत आयोजना लगायतका विकास आयोजना तथा ढोरपातन घुम्ते पञ्चकोट र बागलुङ कालिका लगायतको धार्मिक पर्यटकको विषय उत्थान गर्नुपर्ने गर्ने गर्नुभएको थियो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा बरिगात अध्यक्ष गोरनिधि घिमिरे नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सरस्वती रिजाल बरिगात महिला तथा बालबालिका सशक्तिकरण केन्द्रका अध्यक्ष बिना कुमारी थापा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो सो कार्यक्रममा प्रधानमन्त्रीको भौतिक पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया राष्ट्रिय योजना आयोगका सञ्चार विज्ञ रामेश्वर कार्की मध्य पहाडी लोकमार्ग आयोजनाका प्रमुख मेघराज मरासिनी लगायतको सहभागिता रहेको थियो कार्यक्रम बरिगात गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता उपाध्यक्ष अमर बहादुर श्रेष्ठको स्वागत तथा प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो योजना आयोगका उपाध्यक्ष डाक्टर कडेल सहितको टोली धौरपातन लगायतका क्षेत्र बरिगात गाउँपालिकाको प्रशासकीय भवनको अवलोकन पछि फर्किएको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 गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयौँ ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार